प्रधानमन्त्री सुशील कोइरलाको स्वास्थ्यमा क्रमिक सुधार स्वदेश फर्कने मिति भने भोलि तय हुने काठमाडौँमा जारी नेकपा एमालेको नवमाधिवेशनको महाधिवेशनको बन्द सत्रमा आज संविधान संशोधन प्रस्तावलाई सर्वसहमतिले पारित आफूले सक्रिय राजनीतिबाट विदा लिएको नेकपा एमाले स्थायी कमिटिका सदस्य अधिकारीको घोषणा सरकारले जिम्मेवारी दिए आफूहरूले मिति तय गरेर छिट्टै स्थानीय निकायको चुनाव गराउने प्रमुख निर्वाचन आयुक्तप्रतिको दावी राजनैतिक दलहरूको पनि महत्वपूर्ण भूमिका रहनुपर्ने भनाई सोमालियाको राष्ट्रपति भवनमाथि हमला गर्ने समूह प्रयास विफल इसरायलद्वारा काँचापट्टीमा विद्रोही विरुद्ध सबै प्रकारको तयारी सम्पन्न गरेको दावी र विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले नेदरल्याण्डसको सामना गर्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी सुजितासँगै म ध्रुवराज प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आउने क्रम जारी रहेको बताइएको छ वहाँले हिजोसम्म चार डोज रेडियोथेरापी लिइसक्नु भएको छ भने अन्तिम रेडियोथेरापी भोलि गरिने भएको छ पाँच दिनसम्ममा रेडियोथेरापी गर्नुपर्ने चिकित्सकको सुझाव अनुसार अब एउटा मात्र रेडियोथेरापी बाँकी रहेको छ चार दिनसम्म रेडियोथेरापी गरिए पनि प्रधानमन्त्री कोइरालालाई कुनै समस्या नरहेको जानकारी आएको कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो प्रधानमन्त्रीको स्वास्थ्य राम्रो हुँदै गएको उहाँले जानकारी दिनुभयो भोलि अन्तिम रेडियोथेरापी गराई केही दिन आराम गरेर कोइराला स्वदेश फर्कनु हुनेछ स्वदेश फर्कने मिति भने भोलि तय हुने जनाइएको छ फोक्सोमा दाग देखिएपछि उहाँ असार दुई गते उपचारका लागि अमेरिका सानो भएको हो काठमाडौँमा जारी नेकपा एमालेको नव महाधिवेशनको बन्द सत्रमा आज विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको छ बेरकोटी मण्डपमा जारी बन्द सत्रमा आज बिहानदेखि भएको पदाधिकारीहरूको समगत छलफलले विधान संशोधन प्रस्ताव पारित गरेको हो पारित विधानमा पाँच उपाध्यक्ष पाँच सचिव र दुई उपमहासचिवको प्रस्तावलाई पारित गरेको एमाले नेताहरूले बताएका छन् पाँच उपाध्यक्षमा भने दुई खुल्ला एक महिला एक जनजाति र एक मधेसी राख्न सुझाव दिएको छ अध्यक्ष जननाथ खनालले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदन र ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदन भने हिजो नै पारित भएको थियो दुवै प्रतिवेदन सुझावसहित पारित भएको प्रचार विभाग प्रमुख प्रदीप ग्यावालीले जानकारी दिनुभयो छलफलका क्रममा अनुशासन आयोगलाई अधिकार सम्पन्न बनाउन पार्टीभित्र बढ्दै गएको गुटबन्दीलाई अन्त्य गर्न बहुपहिचानको आधारमा संहितामा जान प्रतिनिधिहरूले सुझाव सुझाव दिएका छन् प्रस्तावित विधानको पदाधिकारीको संख्या बढाएको भन्दै पदाधिकारी कम गर्न पनि प्रतिनिधिहरूले सुझाव दिएका छन् विधान संशोधनका विषयमा शीर्ष नेताहरू नै एकमत नहुँदा प्रतिनिधिहरूमा भने विभाजन देखिएको छ आज सबै प्रतिवेदन पारित भएपछि चुनावी प्रक्रिया शुरू हुनेछ यसैबीच नेकपा एमाले स्थायी कमिटी सदस्य भरत मोहन अधिकारीले सक्रिय राजनीतिबाट विदा लिनु भएको छ एमालेको काठमाडौँमा चलिरहेको महाधिवेशनमा अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको हो तीन पटक अर्थमन्त्री श्रम तथा यातायात र न्याय कानून तथा संसदीय व्यवस्था मन्त्री हुनुभएका अधिकारी साठी वर्षदेखि लगातार कम्युनिष्ट राजनीतिमा हुनुहुन्छ अधिकारीको जन्म उन्नाइस त्रियानब्बे सालमा महोत्तरीको भरमपूर्ण गाविसमा भएको हो एमालेको आठौं महाधिवेशनमा मोदनाथ प्रसिद्धले पनि सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको थियो नवौं महाधिवेशनको बन्द सत्रमा छलफल भइरहेको एमालेको प्रस्तावित विधान अनुसार पार्टीको कार्यकारी पदमा सत्तरी वर्ष पुगेपछि विदा लिनुपर्ने व्यवस्था छ प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ ओक्रेतीले सरकारले स्थानीय निकायको चुनावको मिति तोक्ने जिम्मेवारी निर्वाचन आयोगलाई दिनुपर्ने बताउनु भएको छ आज चितवनमा भएको निर्वाचन र लैङ्गिक समानता विषय कार्यक्रममा आयुक्त उप्रेतीले सरकारले जिम्मेवारी दिए आफूले मिति तय गरेर छिट्टै स्थानीय निकायको चुनाव गराउने दावी गर्नुभयो त्यसका लागि राजनैतिक दलहरूको पनि महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले चाँडै नै स्थानीय निकायको चुनाव गर्नुपर्ने बताउनुभयो नेकपा माओवादीको जारी केन्द्रीय कमिटिको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले कार्यगत एकता भए पनि एकीकृत नेकपा माओवादीसँग तत्काल पार्टी एकता भने गर्न नहुने सुझाव दिएका छन् केही दिन यता पार्टी कार्यालय बुद्धनगरमा जारी बैठकमा उनीहरूले यस्तो सुझाव दिइरहेका छन् आजको बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्र विक्रम चन्दले आफ्ना प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहनु भएको नेकपा माओवादीले जनाएको छ दुवै प्रतिवेदनमाथि धारणा राख्ने सदस्यहरूले दुवै प्रतिवेदनलाई एकीकृत गर्न पनि सुझाव दिएका छन् एकीकृत माओवादीसँग कार्यगत एकता गरेको नेकपा माओवादीले समसामयिक राजनीतिका विषय पनि छलफल गरेको छ तर धेरै केन्द्रीय सदस्यहरूले एकीकृत माओवादीसँग कार्यगत एकता भए पनि पार्टी एकता गर्न भने नसकिने बताएका छन् सरकारले मनसुन शुरू भएसँगै आउने प्राकृतिक विपत्तिको जोखिममा न्यूनीकरण उद्धार तथा राहतका कार्यक्रमलाई चुस्त राखेको जनाएको छ मनसुन शुरू हुनु पहिले नै प्राकृतिक विपत्तिको जोखिमका सन्दर्भमा सबै जिल्लामा तयारीका काम गरेको र आकस्मिक योजना पनि बनाइएको गृह मन्त्रालयका सहसचिव यादव प्रसाद कोइरालाले जानकारी दिनुभयो ओटी जिल्लामा सबै क्षेत्रको प्रतिनिधि रहने गरी राहत तथा उद्धारका लागि योजना बनाइएको केही ठाउँमा ग्रामीण स्तरमा पनि बनाइएको भएको उहाँले जानकारी दिनुभयो बाढ़ी पहिरो आएका ठाउँमा जिल्ला र ग्रामीण स्तरका कलेस्टरबाटै उद्धार तथा राहतका काम हुने उहाँले बताउनुभयो प्राकृतिक विपत्तिबाट प्रभावितलाई क्विक रेस्पोन्स टोली परिचालन गरी खाद्यान्न बसोबास तथा राहत उपलब्ध गराउन सबै कल स्टोरलाई निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो यस्तै प्राकृतिक विपत्तिको जोखिमलाई धेरैले नजरअन्दाज गर्ने हुँदा बढ़ी क्षति हुने गरेकोले नागरिक नै यसप्रति पहिले सजग हुनुपर्ने राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रका प्रमुख जमकनाथ ढकालले बताउनुभयो स्वास्थ्य मन्त्रालयले आउँदो आर्थिक वर्षको चार महिनाभित्रमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ त्यसका लागि यसअघि नै परीक्षणका रूपमा छनौट भएका बागलुङ इलाम र कैलाली जिल्लामा सम्पर्क कार्यालय खोलिएको छ आउँदो महिनादेखि दर्ता प्रक्रिया शुरू गर्ने अस्पतालहरूसँग सम्झौता गर्ने र चार महिनाभित्र बीमा कार्यक्रम लागू गर्ने स्वास्थ्य मन्त्रालय स्वास्थ्य बीमा इकाइका संयोजक केदार अधिकारीले जानकारी दिनुभयो स्वास्थ्य बीमा गर्न चाहने नागरिकलाई सहज सेवा दिनका लागि तोकेका जिल्लामा घर घरमा पुगेर दर्ता गर्न प्रस्ताव गरिएको उहाँले बताउनुभयो त्यसबाहेक पाइक पर्ने ठाउँ र कार्यालयमा गई सेवाग्राही आफैले नाम दर्ता गराउन सक्नेछन् विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिल जर्मनीसँग पराजित भएपछि सुनसरी भलौरीकी एक किशोरीले आत्महत्या गरेकी छन् सुनसरी भलौरी नौकी पन्ध्र वर्षीय किशोरी प्रज्ञा थापाले आफ्नै कोठामा छुन्डिएर आत्महत्या गरेकी हुन् ब्राजिलको समर्थन गर्दै आएकी प्रज्ञाले ब्राजिलले जर्मनीसँग लज्जास्पद हार बेहोरेपछि आत्महत्या गरेको इलाका प्रहरीकाले महेन्द्रनगरका प्रहरी निरीक्षक शरद थापाले जानकारी दिनुभयो जर्मनीसँग ब्राजिल हारेपछि निकै हताश देखिएकी प्रज्ञा अरूले जिस्काएपछि आत्महत्या गरेको प्रहरीले सुनाएको छ पूर्वी चितवनको बचुली गाविसलाई आज साक्षर गाविस घोषणा गरिएको छ गाविसमा रहेका निरक्षर मध्ये अन्ठानब्बे दशमलव एक दुई प्रतिशत नागरिकलाई साक्षर बनाएपछि उनान्से दशमलव एक दुई प्रतिशत नागरिकलाई साक्षर बनाएपछि बछली गाविस साक्षर भएको घोषणा गरिएको हो स्थानीय विकास अधिकारी एवं जिल्ला शिक्षा समितिका अध्यक्ष भरतमणि पाण्डेले गाविसलाई साक्षर घोषणा गर्नुभयो गाविसमा रहेका एक हजार चौबीस जना निरक्षर मध्ये आठ सय अठाइस जनालाई साक्षर बनाएपछि गाविसलाई साक्षर घोषणा गर्न सफल भएको जुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो गाविसका निरक्षरलाई साक्षर बनाउन चालिसवटा कक्षा सञ्चालन गरिएको थियो घोषणा कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख अतिथि समेत रहेका स्थानीय विकास अधिकारी पाण्डेले साक्षर कक्षाले मानिसको जीवनस्तरमा प्रभाव पार्ने बताउनुभयो साक्षर बनाउने अभियानले दैनिक जीवनयापनमा सहजता हुनुका साथै जिल्लाको गरिमा बढेको उहाँले बताउनुभयो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जिल्लाका सरकारवालाले स्वामित्व ग्रहण गरेकाले साक्षर अभियान प्रभावकारी बन्दै गएको बताउनुभयो पढेका कुरा जानी राख्न नसक्ने भएकाले सिकाइलाई निरन्तरता दिँदै बाँकी निरक्षरलाई समग्र पद्धतिबाट कक्षा सञ्चालन गरी साक्षर बनाइने प्रतिबद्धता जनाउनुभयो कार्यक्रममा जुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो गाउँ शिक्षा समितिका अध्यक्ष एवं गाविस सचिव तेजेन्द्रनाथ लामिसानेको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतले मन्तव्य राखेका थिए बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक एकजनाको ज्यान गएको छ भे दुई प आठ एक दुई तीन नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक चिसापाने चारका तेइस वर्षीय कृष्ण बहादुर बुढाको ज्यान गएको जिल्ला प्रहरीकाले बाँकेले जनाएको छ बाँकेको कोहलपुरबाट चिसापानीतर्फ जाने क्रममा गाईसँग टक्कर खाएर मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरीकाले बाँकेले जनाएको छ दुर्घटनामा गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा स्यान गएको प्रहरीले जनाएको छ रोजगारीका लागि मान पुगेर अलपत्र परेका सजना नेपालीहरूलाई नेपाली राजदूतावास मस्कटको पहलमा उद्धार गरिएको छ सात आठ महिना अघि मस Arif Al Khaldiya trading and consultant कम्पनीमा काम गर्न गएका उनीहरूले दिएको निवेदनका आधारमा उद्धार गरिएको हो दूतावासले ब्रिजमोहन लोध याकबहादुर मगर राम गणेश लोध भगवती प्रसाद चमार राम ठाकुर र दिनेश महरालाई उद्धार गरी नेपाल फर्काएको हो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभीटीले यस वर्षदेखि प्राविधिक शिक्षामा छात्रावृद्धि कोटा वृद्धि गरेको छ परिषदसँग सम्बन्धन सम्बन्धन लिएर सञ्चालित स्वास्थ्य इन्जिनियरिङ कृषि लगायतका विभिन्न प्राविधिक विषयका कलेजमा छात्रवृत्ति कोटा वृद्धि गरिएको परिषदका सदस्य सचिव डाक्टर रामहरि लामिसानेले जानकारी दिनुभयो यसअघि यस्ता कलेजमा दुईजनालाई पचास प्रतिशत र दुईजनालाई शत प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरेकोमा यस वर्षदेखि जनालाई शत प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ परिषदले चालिसवटा कोटा तोकेका संस्थाले छत्तीसजनासँग मात्र छात्र शुल्क लिन पाउने र चारजनालाई छात्रावृत्तिमा अध्ययन गराउनु गराउनुपर्ने उहाँको भनाइ छ परिषदका प्रशासन प्रमुख रमेश बखतीले परिषदबाट जेहेन्दार र वर्गीकृत छात्रावृत्ति गरी प्रत्येक कार्यक्रममा दस प्रतिशत छात्रवृत्ति कोटा निर्धारण गरिएको बताउनुभयो सिटी भिटीले यसबाहेक लक्षित वर्गमतीबाट पचहत्तर जनालाई थप छात्रवृत्ति दिने भएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं रत्नगर भरतपुर नगरपालिकामा लामखटेको लार्वा खोजेर नष्ट गरेर अभियान शुरू भएको प्रति तपाईँको विचार के छ ए जनस्वास्थ्य प्रतिको चासो बे पूर्व सतर्कता र से बजेट सक्ने मेसो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए जनस्वास्थ्य प्रतिको चासो भन्नेमा चौवालिस प्रतिशत बे पूर्व सतर्कता भन्नेमा एकतिस प्रतिशत र से बजेट सक्ने मेसो भन्नेमा पच्चिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ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 सोमालियाको सरकारी सेनाले राजधानी बोगादी स्थित राष्ट्रपति भवनमाथि हमला गर्ने इस्लामी श्रमपन्थी समूह अल सबाबको प्रयासलाई विफल तुल्याएको छ सेनाका अनुसार राष्ट्रपति निवासमा आक्रमण गर्न आएका अल सबाबका पाँच लडाकुको मृत्यु भएको छ अधिकारीहरूका अनुसार अल सबाबका लडाकुहरू राष्ट्रपति निवासमा प्रवेश गर्ने तयारीका साथ आए पनि उनीहरू असफल भएका छन् उक्त समयमा राष्ट्रपति हसन शेख मोहम्मद भने राष्ट्रपति निवासमा हुनुहुन्थेन गत फेब्रुअरीमा पनि उक्त संगठनले राष्ट्रपति भवन बाहिर एक कार बम विस्फोट गराएको थियो गत सोमबार अलसबाबले संसद भवन नजिक गरेको आक्रमणमा कम्तीमा चारजनाको मृत्यु भएको थियो इजरायल र प्यालेस्टाइन बीच द्वन्द्व चम्किरहेका बेला इजरायलले गाजापट्टीमा विद्रोही विरूद्ध सबै प्रकारको तयारी सम्पन्न गरेको बताएको छ इजरायलले हवाई हमलाका साथै स्थल हमलाका लागि पनि तयारी अवस्थामा रहेको बताएको छ यसैबीच दुई पक्षबीच हवाई हमला तथा रकेट हमला जारी आइरहेको छ इजरायलका अनुसार उसले गाजापट्टिका विद्रोही लुकेको चालिस सम्भावित स्थानमा रकेट आक्रमण गरेको छ उक्त हमलामा एघार जनाको मृत्यु भएको छ यस्तै गाजापट्टिबाट पनि इजरायलको जमिनमा एक सय भन्दा बढी पटक रकेट आक्रमण भएको छ प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासले सैन्य अभियान अन्त्य गर्न इजरायललाई आग्रह गर्नु भएको छ खेल समाचार विश्वकप फुटबलमा आज राति फाइनल पुग्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ नेपाली समय अनुसार पाउने दुई बजे हुने सेमी फाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना भिन्नेछन् नेदरल्याण्ड्स र अर्जेन्टिना बीचको विजेताले उपाधिका लागि जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ गत संस्करणको उपविजेता नेदरल्याण्ड्सले क्वार्टर फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो भने अर्जेन्टिनाले बेल्जियमलाई पाका लगाउँदै सेमी फाइनलमा स्थान सुरक्षित गरेको हो शीर्षकहरू पुनः प्रधानमन्त्री कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार स्वदेश फर्कने मिति भने भोलि तय हुने नेकपा एमालेको नव महाधिवेशनको बन्द सत्रमा विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित आफूले सक्रिय राजनीतिबाट विदा लिएको नेकपा एमालेका स्थायी कमिटी सदस्य भरत मोहन अधिकारीको घोषणा सरकारले जिम्मेवारी दिए आफूले मिति तय गरेर छिट्टी स्थानीय निकायको चुनाव गराउने प्रमुख निर्वाचन आयुक्त ओप्रेतीको दावी राजनैतिक दलहरूको पनि महत्वपूर्ण भूमिका रहनुपर्ने भनाई सोमालियाको राष्ट्रपति भवनमाथि हमला गर्ने इस्लामी चरमपन्थी समूह अल सबाबको प्रयास विफल इजरायलद्वारा गाजापट्टीमा विद्रोही विरूद्ध सबै प्रकारको तयारी सम्पन्न गरेको दावी र विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले नेदरल्याण्डसको सामना गर्दै अवस्था साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी सुजितासँगै ध्रुवराज विदा भई नमस्कार अर्पण बुलेटिन को साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथ बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस